दलहरूले आपत्ति जनाए भन्दैमा अल्मलिएर बस्नु उचित नभएको बताउनु भएको छ सरकारले निर्वाचन सम्बन्धी विधेयकमा अध्यादेश जारी नगरेकाले निर्वाचनको मिति घोषणा हुन ढिलाइ भएको भन्दै उहाँले केही दलले विरोध वा खुट्टा कमाउन नहुने तर्क गर्नुभयो निर्वाचनको मिति घोषणा गरेपछि सबै निर्वाचनको माहौलमा होमिने विश्वास व्यक्त गर्दै नेता महतले सरकारले आँट गरेर अध्यादेश जारी गरी मिति घोषणा गर्नुपर्नेमा जोड़ दिनु भएको छ थ्रेस होल्डको कायम नगरे देशमा अराजकता निम्ति नै उहाँको ठोकुवा थियो उहाँले संविधान सभामा हुने सीट संख्या विगतको जस्तो ठूलो नबनाई नेपालको अर्थतन्त्रले पनि थेग्न सक्ने बनाउनु पर्ने बताउनु भएको छ सानो मुलुकले ठूलो संविधान सभा थान्न नसक्ने उहाँको भनाइ थियो नेपाली राजनैतिक घटनाक्रममा जति नै परिवर्तन भए पनि मुलुकमा कुनै पनि उपलब्धि संस्थागत हुन सकेको छैन त्यसैले पनि नागरिक अधिकार बलियो हुन सकेको छैन यो हुन नसक्नुमा व्यावहारिक र विवेकको नागरिक शिक्षाको अभाव भएको विज्ञहरूले बताएका छन् पछिल्लो समयमा दलगत स्वार्थका लागि नागरिक प्रयोग हुँदै आएका छन् उनीहरूले नागरिक शिक्षित नभएसम्म मुलुकले प्रगति गर्न नसक्ने ठोकुवा समेत गरेका छन् पश्चिम चितवनको शारदा नगरमा भएको दुई दिने विचार गोष्ठीमा सहभागी विज्ञहरूले नागरिकहरूलाई सचेत समेत समेत पारेका छन् वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाली नागरिक नेतृत्व छनौटमा चुकेको बताउनु भएको छ मुलुक विभाजनको खतरामा रहेको बताउँदै घिमिरेले मुलुक रहने कि नरहने भन्ने खतरा औलाउनु भएको छ जनताको हातमा गए नबिग्रने तर नेताको भरोसा नभएको दावी गर्नुभएको छ एकताको वातावरणमा जात जाति भाषा संस्कृति बीच फुट ल्याएको उहाँको भनाइ थियो विद्युत व्यवसायीहरू अब विद्युतीय सामग्री बिक्री वितरणमा मात्रै नभई विद्युत उत्पादनका लागि पनि लाग्नुपर्ने आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् विद्युत व्यवसायी संघ चितवनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् कार्यक्रममा बोल्ने वक्ताहरूले अहिले देशमा विद्युत आपूर्तिमा समस्या देखिएको र यसलाई पूर्ति गर्नका लागि विद्युत व्यवसायी संघ लाग्नुपर्ने बताएका छन् नेपाल विद्युत व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामबाबु श्रेष्ठ प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले व्यवसायहरू एकजुट भएको खण्डमा जे पनि गर्न सकिन्छ भन्दै उनीहरूले एकजुट भएर मजैला विद्युत उत्पादन गरी देशको समस्या समाधान गर्न लाग्नुपर्ने बताएका छन् कार्यक्रममा महासंघका तृतीय उपाध्यक्ष तेजनारायण खरेल संघका संस्थापक अध्यक्ष गोविन्द प्रसाद कणेल संस्थापक सदस्य वामदेव शर्मा महासंघका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद दिताल कपडा व्यवसाय समितिका अध्यक्ष सूर्य कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो संघका अध्यक्ष ऋषिराम लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका सचिव विश्व राम भट्टराई र कोषाध्यक्ष हरि खनालले आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो वन संरक्षणमा सहयोग गरेको भन्दै पूर्वी चितवनको अमृत धारा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सेवा क्षेत्रका वृद्ध वृद्धहरूलाई वृद्ध भत्ता वितरण गरेको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको अमृत धारा सामुदायिक वन उपभोक्ता समूहले आज एक कार्यक्रम गरी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत एकानब्बे जना वृद्ध वृद्धहरूलाई वृद्ध भत्ता वितरण गरेको हो सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत तीनजना पूर्ण अशक्त र दुईजना द्वन्द पीडित र एकानब्बे जना वृद्ध वृद्धहरूलाई जनही मासिक पचास रुपियाँका दरले एकमुष्ट छ सय रूपियाँ एक कार्यक्रमका बेस बनले चैनपुरको राष्ट्रिय प्राथमिक विद्यालय टुङ्गारामा सहायक वन अधिकृत भरत प्रसाद पुनहरूले वितरण गर्नुभएको थियो चितवनमा नै पहिलो पटक दुई हजार पैसठी साल चैत मसान्तदेखि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामुदायिक वनले भत्ता बाँड्ने अभियान थालेको वनका कार्य सचिव लेख प्रसाद खरेलले जानकारी दिनुभएको छ सबै उपभोक्तालाई वन संरक्षण तर्फ अग्रसर गराउँदै वृद्ध वृद्धहरूले वन संरक्षणमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै अभियान थालिएको वनका अध्यक्ष श्रीबहादुर सापकोटाले बताउनुभयो चैनपुर चार वीरेन्द्रनगर नौ र खैरेनी चार मगरी चोक सेवा क्षेत्र रहेको सोभवनमा आठ सय उनसत्तरी जना उपभोक्ता रहेका छन् एक हजार अठासी हेक्टर क्षेत्रफल रहेको वनले संकलित वन पैदावार बिक्री वितरणबाट आएको रकम वनले खानेपानी विद्यालय निर्माण बाटोघाटो निर्माण आयार्जन लगायतका काममा सहयोग गर्दै आइरहेको पूर्व अध्यक्ष प्रेमबहादुर रिमाले बताउनु भएको छ जलवायु न्यूनीकरणका लागि रेड प्लस उपयोगी भएको सरकारवालाहरूले बताएका छन् हरिया वन कार्यक्रम र इन्द्र याणी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालित समुदाय स्तरमा रेड प्लस सम्बन्धी सचेतना गोष्ठीमा सहभागी संरक्षण कर्मी उपभोक्ताले यस्तो बताएका हुन् जलवायु परिवर्तनले वातावरणमा प्रतिकूल पारेको अवस्थामा रेड प्लसले यसको न्यूनीकरणमा सहयोग पुर्याएका उनीहरूले बताएका छन् हरियो वन कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ चितवनका संयोजक महेश्वर बस्नेतले जलवायु परिवर्तनको असर समाधानका सम... उपाय लगायतका विषयमा गोष्ठीमा सहजीकरण गरेका थिए कार्यक्रम वन समूहका अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षतामा भएको थियो अब पालो रिपोर्टको रत्नगरमा रहेको पशु सेवा उपकेन्द्रले दिएको सेवा सुविधाप्रति कृषकहरू खुसी छन् उनीहरूले कृषिका लागि सरसल्लाह बिजन बाहेक ऋण समेत पाउने गरेका छन् रत्नगर र आसपासलाई लक्षित गरी स्थापना भएको सो केन्द्रले पनि उद्देश्य अनुसारको सेवा सुविधा दिएको दावी गरेको छ एक रिपोर्ट पशु सेवा उपकेन्द्र रत्नगरबाट यस क्षेत्रका कृषकहरूले सरल र सुलभ तरिकाले सेवा पाइरहेका छन् केन्द्रले विभिन्न अन्न जातका घाँसका बेउ बोट बिरुवाहरू सुलभ तरिकाले उपकेन्द्रले सेवा दिएपछि कृषकहरू पनि खुसी देखिन्छन् रत्नगर तीन ताजा फलफूल तरकारी केन्द्रमा रहेको सो केन्द्रले कुन कुन क्षेत्रका वासीहरूलाई सेवा सुविधा दिँदै आएको छ त केन्द्रका प्रमुख ईश्वर दत्त मिश्र मध्येमा जस्तो बछौली गाविस रतननगर नगरपालिकाको तेह्रै वार्ड हो त्योभन्दा पनि बाहेकमा चाहिँ कुम्रोज गाविसको एक दुई तिन वार्ड छिमेकी बछौलीको छिमेकी गाविस भएको कारण त्यहाँको किसानहरू पनि यहाँ आउँछन् अनि पिठुवा जुटपानी पदमपुर र पिठुवा र यो खैरेनीको पूर्वी बेल्ट त्यो हाजीपुर साइडको किसानहरू पनि यहाँ चाहिँ र अनि चैनपुरको ज्यान्द्रेसम्म किसानहरू यहाँ गोबर लिएर आउँछन् बोकाहरू खसी पारेर लिएर आउँछन् गाई भैँसी कृत्रिम गर्वादन गर्न यहीँ सेवा केन्द्रमै लिएर आउँछन् र कतिपयले घरमा पनि बोलाउँछन् पशु विकास तथा पशु स्वास्थ्य सम्बन्धी काम गर्ने उद्देश्यले आर्थिक वर्ष दुई हजार चौवालिस पैंतालिस सालमा सो केन्द्र स्थापना भएको थियो पशु सेवा उपकेन्द्रबाट कृषकहरूले पशुपालन गर्नका लागि ऋण समेत पाउने गरेका छन् सो केन्द्रबाट ऋण निकाली मासु पसल गर्दै आएका रत्नगरका कृषक श्याम सुन्दर गुरागाई मासु पसल मासु पसल सञ्चालन गर्दै आएकोमा हाल त्यसलाई अझै व्यवस्थित तरिकाले सञ्चालन गर्नलाई जिल्ला पशु सेवा कार्यालयको सहयोगमा मैले अनुदान प्राप्त गरेको छु छयासी हजार रुपियाँ र त्यसैलाई चाहिँ अगाडि बढाउने अझ व्यवस्थित तरिकाले अगाडि बढाउने मेरो सोच छ खास गरी यहाँबाट अरू सुविधाहरूमा मलाई अब एकचोटि म तालिममा पनि गइसकेँ ए यही मार्फत र अब निकट भविष्यमा पनि उहाँबाट अरू सहयोग पनि पाउने मैले आशा राखेँ उपकेन्द्रले कृषकहरूलाई ऋण समेत प्रदान गर्दै आएका कारण गुरागाई मात्र होइन अन्य कृषकहरू पनि पशुपालन तर्फ आकर्षित भएको देखिन्छ उपकेन्द्र सञ्चालन पछि कृषकहरू फाइदा लिन पाउँदा खुसी छन् यसबाट हामीले सुविधा पाइया गोबर जचाउने अनि औषधि मूल्य पाउडरहरू यो सबै पाइया भिटामिनहरू अनि अब हाम्रो गाई बिरामी भयो भने पनि उहाँहरू गएर इन्जेक्सन लगाउने हेर्ने यो सबै सुविधा हामीले पाइरह सबै कुराको सुविधा हामीलाई उहाँहरूले दिनुभयो मिलिरहेको छ हामीलाई कृषकहरू पनि नजिक सेवा लिन पाउँदा भरतपुरसम्म धाउनु नपरेको अनुभव सुनाउँछन् अझ कृषकहरूलाई लक्षित गर्दै कस्ता कार्यक्रमहरू ल्याउने योजनामा छन् त फेरि पनि केन्द्रका प्रमुख मिश्र योजना भनेको अब हाम्रो त कन्टिन्यू यही नै हो किसानहरूलाई चाहिँ अब कसरी हुन्छ उपभोक्ताहरूको लागि सफा स्वच्छ सफा दुध खाने किसानहरूलाई दुध उत्पादन गर्ने मासु उत्पादन गर्ने कुखुराको अन्डा उत्पादन उत्पादन गर्ने र कृषकहरूलाई चाहिँ बढी भन्दा बढी पशुपालन व्यवसायमा चाहिँ संलग्न गराउनको लागि हाम्रो भरमग्दर प्रयास चाहिँ हुन्छ हाम्रो भावी योजना भनेको त्यो भने घाँसहरू वितरण गर्ने घाँस खेती गर्नुहोस् उत्पादन लागत घटाउनुहोस् दाना चोकरमा चाहिँ बढी महँगो छ दाना चोकरमा घाँस खुवाएर उत्पादन बेसी लिनुहोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हुन्छ किसान सर्वसुलभ रूपले सेवा सुविधा उपलब्ध गराउँदै आएको यस केन्द्रले अझ कृषकहरूलाई आकर्षित गराउन केन्द्र जिम्मेवार भएर लाग्नुपर्छ अनि मात्र कृषकले पूर्ण रूपमा सेवा सुविधा पाउनेछन् र केन्द्रले पनि सार्थकता पाउनेछ उत्पादन बढाउन माटो परीक्षण गरी केराको उत्पादन बढाउन आजदेखि माटो परीक्षण शिविर सुरु भएको छ शिविरको एक गाउँ एक उत्पादनको कार्यक्रम कार्यान्वयन समितिका संयोजक डाक्टर चिल तिलचन्द्र भट्टराईले उद्घाटन गर्नुभएको थियो दुई दिनसम्म चल्ने सो शिविरमा माटो परीक्षण प्रयोगशाला हेटौडाका प्राविधिक हेमन्त कुमार महत्तो शिवबहादुर जोशी शम्भु प्रसाद खतिवड़ाले माटो परीक्षण गर्ने जनाएको छ चितवन केरा व्यवसाय समितिका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारी कृषि तथा वन विज्ञान अध्ययन संस्थान रामपुरकी योजना योजना निर्देशक डाक्टर शारदा थपलिया लगायतले बोल्नु भएको थियो Sí. मोटरसाइकल दुर्घटनामा परिमृत्यु भएका जीवी चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेलको आज देवघाटमा अन्त्येष्टि गरिएको छ गत वैशाख एक्काइस गते मोटरसाइकल दुर्घटनामा परि घाइते भएका पौडेलको उपचारको क्रममा हिजो चितवन मेडिकल कलेजमा निधन भएको थियो उनको आज बिहान देवघाटमा अन्त्येष्टि गरिएको जीवी चितवनका सूचना अधिकृत बलराम लोइटेले जानकारी दिनुभएको छ उनको पार्थिव शरीरमा एकमात्र छोराले दागबत्ती दिएका थिए भरतपुर ओह्रालोमा पत्रकार चिन्तामणि पौडेल सँगै हिँडेका पौडेलको चितुवन मेडिकल कलेजमा उपचारको तेह्र दिनपछि उनको मृत्यु भएको थियो अन्नपूर्ण पोस्ट दैनिक चितुवनका संवाददाता चिन्तामणि पौडेल र जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेल सो दुर्घटनामा परि घाइते भएका थिए चिन्तामणि भने सामान्य घाइते भएका थिए अवैध रूपमा जिल्ला विकास समिति नवलप्रासले ढुङ्गा गिटीको ठेक्का लगाएको भन्दै खारेजीको मार्गसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ जिल्लाको राष्ट्रपति संरक्षित उत्तरी चुरे पहाडबाट अवैध रूपमा उत्खनन गरी ल्याइएका ढुङ्गा गिटी जीविसले ठेक्का दिएको भन्दै स्थानीय शम्भुप्रसाद उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पठाएका हुन् नेपाल सरकारबाट वातावरण संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण योजना ल्याए पनि त्यसको अवज्ञा गर्दै विदेशी निकासीका लागि जिल्ला विकास विकास समितिले दिएको ठेक्का तत्काल बदर गर्न उचुरीमा माग गरिएको छ जिल्ला विकास समितिले ढुङ्गा गिटी भारत निकासीका लागि स्थानीय व्यवसायीलाई तीन महिनाका लागि एक्काइस लाखमा ठेक्का दिएको छ स्थानीय प्रशासनको मिलेमत्वमा ठेक्का दिएको भन्दै ठेक्का बदरका लागि स्थानीय स्तरमा चर्को आलोचना हुन थालेको छ जीविस र प्रशासनको मिलेमत्वमा बोलपत्र नै आह्वान नगरेर उक्त ठेक्का अमानता दिएको छ परिषदको निर्णय अनुसार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 हजारौँ युवाहरू विदेशिनु परेको बाध्यतामा तपाईँ के भन्नुहुन्छ भने सर्वसाधारणलाई सोधेका थियौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज देशका एउटा जुजारु जनशक्तिहरू एउटा युवाहरू जसरी विदेशी क्रम जारी छ र नेपालमा जसरी पढ्यो लेख्यो चाहिँ त्यही अनुसारको पढाइ अनुसारको यहाँ रोजगारी पनि छैन र अर्को कुरा चाहिँ यहाँ भएका युवाहरूलाई चाहिँ सरकारले चाहिँ रोजगार दिन सकेको छैन नेपालको राजनीतिक एउटा चाहिँ अस्थिर राजनीतिले गर्दाखेरि पनि चाहिँ देशमा चाहिँ विकासका कार्यक्रमहरू हुन नसकेको उद्योग कल कारखानाहरू खोल्न नसकेको आदि कारणले गर्दाखेरि यहाँ रोजगार पनि छैन देशको कारणले गर्दाखेरि चाहिँ युवाहरू विदेशी क्रम जारी छ शैक्षिक गुणस्तरता छैन र यसका साथसाथै हाम्रो अब नेपालमा चाहिँ जुन इन्फ्रास्ट्रक्चरहरू हुन्छ नि युवा युवा शक्तिहरू खपत गर्ने त्यसको लागि पर्याप्त लगानी गर्न सक्दैन अब हाम्रो सरकारले र यसका साथसाथै नेपालमा चाहिँ राजनीतिक अस्थिरता छ र त्यस्तो कारणले गर्दाखेरि पनि नेपालका युवा शक्तिहरू चाहिँ विदेशी प्लान भएका हुन् देशको राजनीतिक खिचातानीले गर्दा पनि यो समस्या आएको हुन सक्छ त्यसै गरी सरकारको लचिनोपनाले अनि अब विकास निर्माणका कार्यहरू कम मात्रामा सञ्चालन भएका छन् जसले गर्दा युवा युवाहरू अब विदेश जानलाई बाध्य भएका छन् त्यसै गरी अब उनीहरूको आर्थिक तथा शैक्षिक अवस्थाले पनि उनीहरू विदेश जान बाध्य भएका छन् युवा जनशक्ति मानिसहरू पछिल्लो समय विदेश जान बाध्य भएका अब यहाँले प्रश्न राख्नुभयो मलाई ज्यादै उत्कृष्ट खुसी लाग्यो वास्तविकतामा के छ भने हजुरको यो राजनीति देश अथल बथल र राजनीति पोलिटिकलबाट हामीलाई हाम्रो युवाहरूले चाहिँ यहाँ आफ्नो देशमा कुनै पनि रोजगार र कुनै पनि व्यवसाय गर्ने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 त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरै के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भए नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बैङ्क विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको